भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा हर्चको प्रस्तुति एकल कविता वाचनमा प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ कार्यक्रम एकल कविता वाचनमा आज हामी एकजना कवि मात्र लिएर आएका छैनौं आज धेरै कविहरूका आवाज लिएर आइपुगेका छौं केही समय अघि म पूर्वाञ्चल पुगेको थिएँ पूर्वाञ्चल इटहरी त्यसै गरी दमक र मोडमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो र त्यो रचना वाचन कार्यक्रममा कविहरूले कविता सुनाउनु भएको थियो तिनै कविताहरूलाई संकलन गरेर आजको एकल कविता वाचनमा मैले प्रस्तुत गर्दैछु त्यसैले आजको एकल कविता वाचन एक कविको मात्रै वाचन रहने छैन धेरै कविका कविता वाचनको प्रस्तुति रहनेछ अग्रजदेखि कनिष्ठ पुस्तासम्मका कविहरूले यसमा प्रतिनिधित्व गर्नुभएको छ यसर्थ बिर्तामोड दमक र इटहरीका केही कविताहरू आज हामी सुन्छौं मैले सुरुवातमा आवाज बजाउँछु कवि विवेक रेग्मीको यो आवाज मैले इटहरीमा रेकर्ड गरेको थिएँ उबेला उबेला हामी गाउँमा बालुवाका रङहरूले बालुवाकै सिउँदोमा रङ्ग्याउँथ्यौँ देशको चित्र कोर्थ्यौँ पेन्सिलले आफ्नै अनुहार र भग्नावशेष बनाइदिन्थ्यौँ आमाले जन्माइदिएका विचारका पहाडहरू ऊ बेला प्रेमिकाको कल्पना गरेर श्यामश्वेत रङ्गीन तस्बिर रङ्ग्याउँथ्यौँ क्यानभासमा र उडाउँथ्यौँ चङ्गा जसरी माथि माथि आमाको आँखामा तुवालोले ढाक्दा आमाको आँखामा तुवालोले ढाक्दा पारी गोल्मे डाँडाको थुम्कोमा कुहिरोले ढाकेको हुन्थ्यो ऊ बेला आमालाई सोध्नु थियो किन प्रत्येक रात बाको छाती चर्किरहन्छ ठुल्दाई विदेश गएको वर्षौँ पछिसम्म किन फर्केनन् अनेक प्रश्नहरू मनमा अनेक प्रश्नहरू मनमा राखेर उब्जने गर्दथे हरेक दिन आँखामा नारायणी र डडडड हावाले सास फेर्न बिर्सिएको समय हो यो यति बेला झ्यालखानाबाट भर्खरै आएको म यिनै सहरका अप्रत्याशित भिडहरूमा निसासिरहेको छु धन्यवाद कवि विवेक रेग्मीपछि अब बिर्तामोडका कवि कोमल प्रसाद पोखरेल म फर्केर आएँ युएसए पुगेर त्यहाँ देख्न पाइन्न मान्छे हिँडेको जथाभावी संसार टाउको गिडेको यहाँ झै धुलो सुङ्न पाइन्न लेस म फर्केर आएँ युएसए पुगेर कुहेको सडेको सुनै हुन् नजान न पूर्वी असप्र्याङ गरी हुन्छ खान भने के गरी खानु मैले भनेर म फर्केर आए युएसए पुगेर त्यहाँ पिउन पाइन्छ पाइन्न मात्न त्यहाँ पिउन पाइन्छ पाइन्न मात्न जथाभावी पाइन्न स्वास्नी समात्न त्यही लोकतन्त्रे खडेरी बुझेर म फर्केर आएँ यसै पुगेर न नारा उहालेर सातो लगाड्छन् न गाडी डढाई त्यहाँ भस्म पार्छन् बुद्धि क्रान्तिमा देश तन्नम रहेछ त्यसैले म फर्के युएसए पुगेर त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर त्यसैले चित साफै रहेछ यतै ज्ञान पाइन्छ पुस्तक सुँगेर भनी फर्की आए म आफ्नै स्वदेश त्यहाँ आँसु हाल्ने कुनै छैन कोही घुसाहा भुस्या छँदै छैन कोही सबै देश खाने यतै छन् भनेर म फर्केर आए यसै भनेर उता भोटमा सोट नोट साटिन्न कति उता भोटमा नोट साटिन्न कति जहाँ ढाँटको खेत रोपिन्न रति यतै कुरा गर्न मिल्ने भएर म फर्केर आए यसै पुगेर मिसेको दुई नम्बरी वस्तु मिल्छ भनी सोधियो खोजियो यत्र तत्र नपाएपछि व्यग्र साह्रै भएर म फर्केर आए यसै न त लड्न पाइन्छ त्यो देशभित्र इराकै पुगी लड्नु पर्ने विचित्र घरैभित्र लड्ने र भिन्नै यतै छ भनी फर्की आए यसले भुलेर सपत्ति बलेको अहोरात्र नित्य दिवा सूर्य झै निम्न जान्दैन सत्य त्यहाँ लोड सेडिङ सधैँ जेलमा छ म फर्केर आएँ त्यसैले सोधेछु त्यहाँ हुन्न खाई अगाई डकार्न त्यहाँ हुन्न खाई अगाई डकार्न नपाइन्छ इच्छा अनुसारै खकार्न कता छान्नु संस्कार आफ्नो भनेर म फर्केर आएँ यसै पुगेर त्यहाँ छैन कानुन नानी हकार्न कडा रहेछ बन्देज स्वस्ति भकुर्न त्यसैले प्रजातन्त्र यतै रहेछ भनी फर्की आए यसै भगेर कदाचित त्यहाँ बन्धुको घात हुन्न यहाँ झै अनेकौं जहाँ जात हुन्न यतै जातिको युद्ध बन्दैछ धेर भनी फर्की यसै भुगेर फुटानी लडाएर केही पपुर्ने अरूको सबै भाग आफै हसुर्ने प्रथाको खडेरी परेको बुझेर म फर्केर आएँ यसले भुलेर न जातो न ढिक्की न लिप्ने न बुझ्ने पटक्कै त्यहाँ गर्नु पर्दैन रहेछ बुहारीहरू बिग्रलान् भनेर म फर्केर आएँ यसले भुलेर त्यहाँ एक लोग्ने पत्ता लागु छैन चितायो बितायो कसैले छुँदैन मलाई त्यही रोग सर्ला भनेर छिटो फर्की आए यता हेर्छु जोरै परेवा घुमेका यता हेर्छु जोरै परेवा घुमेका उता हेर्छु त्यस्तै चखेवा चुमेका म एक्लो नमिल्ने बिजोडी भएर नसक्ने भई बस्न आए त्यहाँ माल चाखेर किन्दा रहेछन् त्यहाँ माल चाखेर किन्दा रहेछन् छिटै वाक्क मानेर त्याग्दा रहेछन् पुरानी बरु दिक्ष धेरै भनेर म फर्केर आएँ यसै भुलेर असाध्यै त्यहाँ वस्तु छाडा रहेछन् असाध्य त्यहाँ वस्तु छाडा रहेछन् खोले आमा बाली त खाँदा रहेछन् यतै जोगिए लागि बाली भनेर म फर्केर आएँ यसै भुलेर बतासे फुलेबाट निस्कन्छ जल्ला त्यसैको त्यहाँ हुन्छ हल्ला र भल्ला न त पर्छ कोरल्ला ओथ्रा बसेर त्यसैले म फर्केँ यसे भुलेर डरमा पनि श्रीमती साट्न मिल्छ त्यहाँ डरमा पनि श्रीमती साट्न मिल्छन् जथावा गाला त्यहाँ साट्न मिल्छ बसु के गरी बन्द आँखा भनेर म फर्केर आएर नपुग्ने सधैँ किन्न चोलो साडी त्यसैले त्यहाँ किन्नुपर्ने कवाडी नयाँ किन्न सक्ने हो कि सुन्ने रहेछ म फर्केर आए त्यसैले यसो रहेछ कतै देशो नारी लगाउँदी कसैका कतै कट्टु मात्रै लगाई बसेका धनी देश भन्ने मात्र रहेछ म फर्केर आए त्यसैले यसो रहेछ धनी देश भन्ने मात्र रहेछ म फर्केर आए त्यसैले यसो बिरता मोडमा भएको कार्यक्रममा कोमल प्रसाद पोखरेलले सुनाउनु भएको कवितापछि अब हामी दमकमा सुनाउनु भएको रुबिना विष्टको कविता सुन्छौं सानो छँदा हिँड्न खोज्ने यी प्रगतिशील खुट्टाहरू सानो छँदा हिँड्न खोज्ने यी प्रगतिशील खुट्टाहरू पटक्कै मान्दैनन् अह पटक्कै मान्दैनन् खै किन हो अहिले हेर्न पढ्दा लेख्दा अनि देख्दा पढ्दा लेख्दा अनि देख्दा हर पल हर क्षण खोज अनि अनुसन्धान गर्ने यी आँखाहरू किन रुचि राख्दैनन् खोज अनि अनुसन्धानमा हरेक रात अभ्यासमै सकिने पानाहरू हरेक रात अभ्यासमै सकिने पानाहरू गणितका ती कठिन भन्दा कठिन हिसाब गरेर गणितका ती कठिन भन्दा कठिन हिसाब गरेर खै आज त किन हो यी हातहरू पनि ती कविका पानाहरूसँग सार मिलाउनै चाहँदैनन् विज्ञानका ती अप्ठ्यारा भन्दा अप्ठ्यारा सूत्रहरू भोकेरै विज्ञानका ती भन्दा अप्ठ्यारा सूत्रहरू घोकेरै पानी बनाउने यी ओठहरू खै आज त आजभोलि मान्दै मान्दैनन् बुझेमान हुने ती कोठाहरू खै आजभोलि सुनसान छन् सर अनि म्यामले भनेकै आधारमा सर अनि म्यामले भनेकै आधारमा वर्षौं गरे पार गरेर यहाँसम्म सफलता दिलाएका यी तानहरू सर अनि म्यामले भनेकै आधारमा वर्षौंसम्मका सफलता दिलाएर यहाँसम्म आएका यी कानहरू खै किन सुस्त छन् हो हो यी खुट्टाहरू त बानी परिसकेछन् हो यी खुट्टाहरू त बानी परिसकेछन् चल्ला चल्न चिल्ला गाडीहरू यी मेरा कानहरू यी पोषकर्ता आँखाहरूलाई त लत बसेछ यी खोजकर्ता आँखाहरूलाई त लत बसेछ फोन अनि मोबाइल फोनका स्क्रिनहरू पत्ता लगाउन अथक हातहरूलाई त आदत लागेछ इन्टरनेटमा सर्च गर्न अप्ठ्यारा सूत्रहरूलाई पटलसम्म पुर्याउने यी ओठहरू त बन्दी भएछन् सामाजिक सञ्जालका झन् यी मासुम कानहरू त बाध्य भएछन् झन् यी मासुम कानहरू त बाध्य भएछन् सुनेको नसुने हुन हो आज हो अझ आज बल्ल आएर थाहा पाए परिवर्तित छ मानिसको जीवन पनि समयको भावसँगै धन्यवाद यो आवाज थियो कवि रुबिना विष्टको अब अर्को कविता भवानी छेत्रीको आवाजमा सुनौ म नेपाली हुँ दाई र भाइका छोरी छोराले आन्टी भनेर बोलाउँछन् दाई र भाइका छोरी छोराले आन्टी भनेर बोलाउँछन् तर मलाई फुफु भनेको मनपर्छ दिदीको छोरी र छोरीले छोराले आन्टी भन्छन् तर मलाई सानीमा भनेको मनपर्छ भान्जा भान्जीले पनि आन्टी भन्छन् तर मलाई माइजू भनेको मनपर्छ भतिजा भतिजीले पनि आन्टी नै भन्छन् तर मलाई त काकी भनेकै मनपर्छ छोरा र छोरीले मम्मी मम्मी भन्छन् तर मलाई त आमा आमा भनेकै मनपर्छ साँच्ची हो साँच्ची हो म नेपाली हुँ अनेपाली सम्बोधनले चसक्क चस्किन्छ मुटु काका र काकी मामा माइजू फुपू फुपाजू सानीमा सानाबाहरूलाई अङ्कल र आन्टीले विस्थापित गरेको देखेर दिदी र दाजुले मेडम र सर हुनुमा गर्व गरेको देखेर बिस्तारै बिस्तारै भाषा भाषिकाहरू लोप हुँदै गरेको देखेर असाध्य डराएकी छु म हो असाध्य डराएकी छु म के तपाईँलाई डर लाग्दैन आज घर घरबाट हराए बा आमाहरू हराए हजुरबा र हजुरआमाहरू हराए भाषा र भाषिकाहरू सुनिँदैन आप्पा नाना र बजु बाजे भनेर बोलाएको हराए वाङ छुवा कुना कोपा कोकु देवा देपाहरू हराए निनी तता पाजु र मलेजुहरू हराए अजा अजी तरिमा तरिमाहरू डर लाग्छ हो डर लाग्छ कुनै दिन काका र मामा भनेको के हो सालिमा र फुपू भनेको के हो सोध्दैछन् छोरीले यी नाताका बारेमा त्यस बेला हो त्यस बेला आमासँग पनि जवाब हुने छैन त्यसैले आतंकित छु बिस्तारै बिस्तारै देश हराउला कि भनेर साइनोको सम्बोधन हराउँदै गएपछि नेपाली भाषा हराउला देशको पहिचानमा भाषा मुटु हो कलेजो हो भाषा मूल हो मूल नै सुकेर हराएपछि कहाँ र कसरी बग्लान् अरूण र तमोरहरू कसरी बग्लान र साना खोला खहरेहरू भाषा हराएपछि देश हराउनेछ पहिचान हराउनेछ अनि म कसरी भन्न सकुली र म नेपाली हुँ भनेर कसरी गर्व गर्न सकुली र म नेपाली हुँ भनेर धन्यवाद कार्यक्रम एकल कविता वाचन तपाईँ सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रस्तुत भइरहेको छ मोबाइलमा उज्यालो एप्लिकेशन र उज्यालो अनलाइन डट कमबाट पनि तपाईँ एकल कविता वाचन सुन्न सक्नुहुन्छ एकल कविता वाचनमा आज हामी पूर्वाञ्चलका कविहरूका आवाजसहित उहाँका कविता प्रस्तुत गरिरहेका छौं जसमा बिर्तामोड दमक र इटहरीमा भएका कविता वाचन कार्यक्रमका आवाजहरू मैले प्रस्तुत गरिरहेको छु अब म दमकमा भएको कार्यक्रमबाट सुनाउँछु आवाज कवि दीक्षा दुलालको आजको यो कविता त्यो फाँटमा जोतिने किसानको होइन र त्यो भ्रष्ट मन्त्रीको हो रुन्न यहाँ परदेशी छोरोकी आमा नपिटिन्छे बुहारी यो त मेरो उनको लागि फुर्सद बाँधेको कविता तिमी बादल पानीको देशमा रम्दै होलाउ तिमी बादल पानीको देशमा रम्दै होलाउ थाहा छैन मलाई सम्झन्छौ कि सम्झँदैनौ तर तिमीलाई थाहा छ बिहानी पख उज्यालो हुँदा मेरो आँखा खुल्न मान्दैन अह मान्दैन मेरो आँखा खुल्न सपनीमा तिमीलाई भेटेपछि सबैभन्दा कठिन क्षण तिमीलाई सम्झिएर बिर्सनु हो आज फुर्सद छ भने सुन है म सुनाउँछु तिमीलाई मेरो दैनिकी म सर्वप्रथम तिमीलाई त्यस समयमा बिर्सिन्छु जब म हतारिँदै त्यो ट्रेहोलमा पुग्छु नखोलिएका आँखा जबरजस्ती खोलेर जहाँ मेरी आमा मेरो किताब मिलाउन पुग्नुहुन्छ जहाँ मेरी आमा मेरो किताब मिलाउन पुग्नुहुन्छ ती किताब जहाँ पाना पानामा तिम्रो नाम कोरिएको छ अनि पन्नै पछि तिम्रो तस्विर राखिएको छ र क्रम सुरु तिमीलाई बिर्सने घर नजिकैको चिया पसलेका काकाले देखे बुझे सोध्नुहुन्छ चिया पिउने नानी हजुरबाबा पिउँछु भन्दा तिमीलाई बिर्सन्छु चियाको सुरुपै पछि तिमीलाई बिर्सन्छु अनि जिब्रोले गुलियो स्वाद थाहा पाएपछि तिम्रो याद आउँछ आमाले राम्ररी पढे छोरी भनेर विद्यालय पठाउँदा तिमीलाई बिर्सिँदै लाग्छ तर हामी सँगै हिँडेको बाटो मुहाउँदै विद्यालय नपुगुन्जेल मेरो नयनले तिमीलाई सम्झन्छ कक्षा कोठाबाट बाहिर आँखा पुर्याउँदा शिक्षकले पढाइ कक्षामै हुँदैछ भन्नुहुन्छ त्यसपल बिर्सेका मेरा आँखाले तिनलाई बिर्सन्छ अनि मोडिन्छ वाइट बोर्डतिर र निदाउँछ कहाँ शिक्षकको बोलीमा तिम्रो आवाज खोज्न विद्यालयको घन्टी बज्दा सम्झन्छु आमाले दुःख गरेर चलाएको बेटीको दुरुपयोग गरेर म तिमीलाई सम्झन्छु म यो ढुङ्गा माटो बालुवा म यो ढुङ्गा बालुवा सिमेन्ट र इटाले बनेको मन्दिरमा तिमीलाई सम्झन्छु म आमाले चढाएको भेटी सम्झेर तिमीलाई सम्झन्छु निन्द्राबाट गुजिता विद्यालयको घन्टी बज्दा घर नजिकैको चिया पसलमा चिया पिउँदा म तिमीलाई बिर्सन्छु अनि तिमीलाई बिर्सेछु भनेर तिमीलाई सम्झन्छु तिमीलाई बिर्सिएको पल म तिमीलाई सम्झन्छु यही भ्यालेन्टाइनको लागि एउटा चिठी किनेर राखेको छु चिठी पाए सम्झनु मैले सम्झिएँ भनेर चिठी नपाए बुझ्नु म तिम्रो यादमा यति व्यस्त छु चिठी लेख्ने फुर्सद नै भएन फुर्सद भए आउनु है भेट्न म त व्यस्त छु तिम्रो सम्झनामा भ्यालेन्टाइन अगाडि लेखेको कविता हो त्यहाँबाट भ्यालेन्टाइन आएको छ यहाँनिर अर्को भ्यालेन्टाइनको लागि काम दिन्छ यो आवाज कवि दीक्षा दुलालको थियो अब इटहरीमा भएको कार्यक्रममा कविता वाचन गर्नुहुने कवि किरण सेवाको आवाज सुनौ मेरो कविताको शीर्षक भरिया निधारको भाग्यरेखा नाम्लोले छोपेर निधारको भाग्यरेखा नाम्लोले छोपेर पसिनाको युद्ध लड्दै हिँडेको भरियाले कहिल्यै पोखेन दुखेछो बाटोहरूसँग जसले जसले छातीमा राखेर हिँडाएको थियो उसलाई जीवनको लय बिर्सिएर स्मृतिको भन्ज्याङै भन्ज्याङ हिँड्दै गरेको भरियाले कहिल्यै बुझाएन हावालाई भोगाएको अर्थ जसले निधारको पसिना चोरियाउलाले पुज्दा लरबराएको ओठले खुइया गर्न बनाइदिएको थियो सुस्केरा आफ्नै आँसु धितो राखेर बाध्यताहरूको अक्करै भिडमा आफ्नै आँसु धितो राखेर बाध्यताहरूको अक्कारे भिरमा हिँड्दै गरेको भरियाले चुपचाप बगिरहेको नदीलाई कहिले सुनाएन मनको पीडा जसले दुःखको सयमा राखेर रा तारिदिएको थियो त्यो पर किनारसम्म ऊ ऊ कुनै चौतारामा बसेर भारी बिसाउँछ र निहाल्छ भारीका अनगिन्ती तारा जस्ता रहरहरू हुन सक्छ त्यो भारीमा कुनै आमाको आँखामा आशाको दियो बाल्न सक्ने खुसीहरू थियो हुनसक्छ त्यो भारीमा नियतिले बिथोल्दै गरेको कुनै चेलीको आङ छोप्ने एक सरो कपडा थियो हुनसक्छ दिनको हैरानीले सताइरहँदा एक छाक तार्नुपर्ने मनसाय थियो या त्यो भारीमा हुनसक्छ छोराछोरीको भविष्य पाठशालाको बाटोमा ढोर्याउने सपनाहरू थियो यसरी यसरी निहाल्दा निहाल्दै आफ्नै रहरहरूको भुमरीमा यसरी निहाल्दा निहाल्दै आफ्नै रहरहरूको भुमरीमा बेपत्ता भएको भरियाले कहिले कसैलाई केही पनि सुनाएन सुनाए त चौतारालाई विरहको गीत आखिर आखिर चौतारी पनि त उसैको गीतमा अन्तिम सास फेरिरहेको थियो आखिर चौतारी पनि त उसैको गीतमा अन्तिम सास फेरिरहेको थियो किरण शिवापछि अब पालो हेमप्रसाद शिवाकोटीको कवि हेमप्रसाद शिवाकोटी आफ्नो कविता यसरी सुनाउनुहुन्छ हिमालबाट कलकल बग्दै बग्दै झर्दै जाँदा म पानी पहाडहरूमा कन्दराहरूमा ठोकिँदै बग्दै जान्छु कहिले भित्ताहरू भत्काउँदै ढुङ्गासँगै पेलिँदै जान्छु म मधेससँग पौठी जोरी खेल्न पहाडबाट तल झार्दै झर्दै जान्छु मलाई बिचमा बाटोमा बाँध बाँधेर छिप्ने कोसिस नगर्नु म अविरल स्वतन्त्रता बोकेर मैदान खोज्दै हिँडेको म पानी मलाई गराहरूमा बन्द गरेर छिट्ने कोसिस नगर्नु ममा ममा बेग आयो भने तिम्रा आलीहरू भत्काउँदै भत्काउँदै म समतल समुद्रमा गएर विलीन हुन सक्छु म पानी धन्यवाद उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचन तपाईँ सुन्दै हुनुहुन्छ एकल कविता वाचनमा आज हामी पूर्वाञ्चलका कविहरूका आवाज प्रस्तुत गरिरहेका छौं यो कविता सुन्ने क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचनमा आज हामी पूर्वाञ्चलका कविहरूका आवाज सुनिरहेका छौं हामी केही समय अगाडि मैले दुई हजार चौहत्तरको फागुन महिनामा एकपटक बिर्तामोड त्यसै गरी दमक र इटहरी पुगेर त्यहाँका कविका आवाजहरू लिएर आएको थिएँ तिनै आवाजलाई आजको एकल कविता वाचनमा प्रस्तुत गरिरहेको छु यसै क्रममा दमकमा वाचन गरिएको एउटा कविता अब प्रस्तुत गर्छु कवि आस्था निरौला कविता पढ्नुहुन्छ कविताको शीर्षक छ दमक टु जब कलेजबाट घर फर्कन गाडी जब कलेजबाट घर फर्कन गाडी कुरिरहँदा पहरबाट आएको गाडीको खलासीले छेउमा आएर कहाँ जाने कहाँ जाने भन्छ अनि म भन्छु के थाहा अनि ढ्याप पार्दै ऊ भन्छ अगाडि जानु अगाडि जानु भन्न मन लाग्छ पहिले सिकाइरहनु पर्छ तर भन्दिनँ केही पनि जान्छु छेउमा हेरिरहन्छु बसलाई किनकि आश लाग्छ किन चढाइ पो हाल्छ कि लगि पो हाल्छ कि तर मेरो आफूलाई निराश पारेर गाडीको आउने र जाने क्रम चलिरहन्छ निरन्तर अनि सोच्न थाल्छु आइदियोस् परबाट यस्तो गाडी जसमा भएको खलासीले भन्नुहोस् स्टुडेन्ट स्टुडेन्ट पढाजुकी केर खान बिर्ता ढोकाको छेउमा आएका अङ्कललाई पछाडि धकेल दिँदै भनिदियोस् त्यो खलासीले पहिला स्टुडेन्ट अनि केर्खा जानेलाई चढ्न दिनुहोस् अनि म अनि म मुस्कुराउँदै बाई बाई भन्दै साथीहरूलाई चढ्न पाऊ त्यो गाडीभित्र अनि बस्न पाऊ छेवैको सिटमा सोध्छु त्यो गाडीमा अगाडि होर्डिङ बोर्ड होर्डिङ बोर्डै भन्छ होइन त्यो अगाडिको नाम लेखेको सर्दै आउनेलाई नि होर्डिङ बोर्डमा अक्षरहरू सर्दै आउँदा पाराजुगी चेक पोस्ट नमुना चोक हुँदै केर्खा लेखिएको सबैले देखुन् तर मेरो आशलाई निराश पारेर परबाट आउँछ फेरि अर्को गाडी र चिच्याउँछ त्यसको फलासी कहाँ जाने कहाँ जाने म फेरि भन्छु के थाहा अनि फेरि फलासीले ड्याप पार्दै भन्छ के थाहा रोक्दैन धन्यवाद कवि आस्था निरोलापछि अब पालो कवि लीला अनुमोलको साढे दुई दशकदेखि उहाँ साहित्य क्षेत्रमा निरन्तर हुनुहुन्छ र संचारकर्मीका रूपमा पनि कार्यरत हुनुहुन्छ उहाँ पूर्वाञ्चलकै एउटा एफएममा कार्यक्रम प्रस्तोताका रूपमा पनि हुनुहुन्छ अगाडि बढाउँछु लीला अनुमोलको आवाज देश भनेको के हो भर्खर स्कुल जाँदै गरेकी मेरी सानी छोरीले छोरी आमा देश भनेको के हो भर्खर स्कुल जाँदै गरेकी मेरी सानी छोरीले सोधी आमा देश भनेको के हो मैले लेख्ने कापी हो कि मैले लगाएको नाना हो देश कि पल्ला घरको अङ्कलले हिजो मिर्जालाई खेल्न भनेर ल्याएको त्यो ठुलो भकुन्डो बोले भर्खरै स्कुल जाँदै कि मेरो सानी छोरीले सोधे आमा देश भनेको के हो मैले लगाएको नाना हो कि मैले लेख्ने कापी हो देश कि पल्ला घरको अङ्कलले हिजो मिर्जालाई खेल्न भनेर ल्याएको त्यो ठुलो भकुन्डो हो देश उसका यी प्रश्नहरूमा अनुत्तरित म आफैलाई सोधे फेरि एक कि देश भनेको के हो कि देश भनेको के हो देश भनेको सिमाना हो कि आमाले हरेक रात छुइएको छानोबाट देख्ने चिसो सपना हो भूकम्पबाट पीड़ित बनेका र अझै राहत नपुगेर भोक भोकै मर्दै गरेका साना नानीहरूको अभाव हो देश कि कि देशकै नाममा आएको राहत सामग्रीको भ्रष्टाचार हो देश वा वा देश भनेको जाडोमा लुगलुप काम्दै गरेका किर्सनाका मुसहर बस्तीका वृद्ध वृद्धाको आशाको केन्द्र हो देश देश भनेको के हो देश भनेको के हो औषधि नपाएर मृत्युको समय पर्खिरहेकी भिरकुने डाँडाकी गर्भवती किशोरी ललिता चाँदीको भविष्य हो देश देश भनेको के हो वा वा सामान्य ज्वरो आउँदा समेत देशको झिकुटी लिथ्याएर विदेशका ठूला ठूला अस्पताल भेष खै खै के हो थाहा छैन छोरी खै के हो थाहा छैन छोरी भर्खरै आफ्नै काकाबाट बलात्कृत भएकी छ वर्षीय बालिका छुनो गौतमको निर्दोष आँखा हो देश कि कि ऊ शक्तिको उन्मादले न्यायको पन्जाबाट फुस्किएको आफ्नै काकाको बलात्कारी अनुहारलाई छलछामको पारिस लगाएर शिर ठाडो गरी हिँड्ने वर्तमानको खिनलाग्दो परिवेश हो देश जो जो ठुलो गौतम उही काकालाई पुनः अभिभावक ठाने ठुलो ठुलो हेरिरहन्छे के देश भनेको त्यही हो मलाई त लाग्छ छोरी मलाई त लाग्छ छोरी न्याय मरे त दुर्गन्धित भएको घिनलाग्दो समय हो देश मलाई त मलाई त लाग्छ छोरी न्याय मरे त दुर्गन्धित भएको घिनलाग्दो समय हो देश म स्वयं धर्ममा छु यति बेला देश भनेको खै के हो म स्वयं धर्ममा छु यति बेला देश भनेको खै के हो साउदी कतार र दुवैका कम्पनीहरूमा हरेक दिन अवतरण भइरहेका हाम्रा दाजुभाइहरूको बाध्यात्मक पसिना पो हो कि देश वा वा ठमेलका रेस्टुराँहरूमा थुमका गिराले भन्दै उत्ताउलो नृत्य गरिरहेका सपना आर्जु र पवित्रहरूको अपवित्र संस्कार हो देश खै खै मन अमिलो पारेर भन्नुपर्छ छोरी मैले खै मन अमिलो पारेर भन्नुपर्छ छोरी मैले हत्या हिंसा छोरे जकैती बलात्कार र भ्रष्टाचारको दियो सल्काएर राजनीतिको भागभण्डाको उज्यालोमा निर्वाध उभ्रिरहने सत्ता लोलु हो देश मलाई त लाग्छ छोरी मलाई त लाग्छ छोरी तिमीहरू निस्फिक्री मुस्कुराउँदै साँझ बिहान खुसीको भकुन्टो उभार्ने फराकिलो आँगन हुँदै मलाई त लाग्छ छोरी तिमीहरू निस्फुर्ति मुस्कुराउँदै साँझ बिहान खुसीको भकुण्डो उभार्ने फराकिलो आँगन हो देश गरिबको चुलोमा दुई चार खान पाउनु हो देश तर तर खै तर खै अझै पनि अन्यलमा छु म समग्र नेपालीहरूको साझा खुसी हो कि देश जातीयताका नाममा छत बिछत पारेर अंश बन्डामा पाउने माटोको सानो टुक्रा हो देश वा वा नेतृत्व पङ्क्तिमा रहनेहरूले चलखेल गर्ने अखडा हो देश मलाई त लाग्छ भण्डारी बाजे र वीर बहादुर नेमाकहरूले रातभरि धान नाच्ने पवित्र भूमि हो देश वा धार्मिक महोत्सवमा संगिनीमा रमाउँदै गरेका चन्द्रकुमारी शेरमा राधा देवी पौडेल र मगर भाउजूहरूको मिलन बिन्दु हो देश चेतना भया छोरी चेतना भया छोरी हाम्रा अग्रजहरूले साझा फुलबारी बनाएको यो त्याग तपस्या र बलिदानीको पराकाष्ठा हो देश जहाँ सबै जात धर्म र सम्प्रदायका मानिसहरू मुस्कुराउन पाउन् देश भनेको त्यही हो छोरी देश भनेको त्यही हो धन्यवाद अब पालो छ जयप्रसाद आचार्यको बिर्ता मोडमा भएको कार्यक्रममा उहाँले वाचन गर्नुभएको कविता यस्तो छ धुला बारी बजार मासतिर पर्यो महर्षि टोल हो घर बाँचेको छु म दिनही न टुहुरो माया मलाई गर जय प्रसाद हुँ आचार्य थर हो माग्छु क्षमा याचना प्रक्षेपण पनि गर्छु काव्य कविता म सद्भावना मेरो कविताको शीर्षक काठमाडौँ यहाँहरू सबै काठमाडौँ जानुभएको छ म पनि काठमाडौँ गएँ पहिलोचोटि काठमाडौँ जाँदा मैले के देखेँ के भोगेँ तो बताउँछु मेरो कविताको शीर्षक छ काठमाडौँ हेर्छु राम रमिता अनेक थरीका खातेर ढोके पनि बटुवा र हतारे मानिसहरू छिनछिन हिँडने कोही राम्रा अति छन् भिखारी पनि छन् यो राजधानी महा हेर्न लायक दृश्यता र छन् पैसा भएको जिमा नगर कोटककनी थमे लरानी नारा नै भयो लै नै चोर दरबार मार्ग पनि भो प्रज्ञा भवन देखियो सांसद हल अनि अन्तर्राष्ट्रिय भवन मन्त्रालय हुन् कति वनकाली परिसर पशुपति भयो मृगस्थलीमा अति गुहे सोरी भयो गणेश अनि थन तु अन्नपूर्णै भयो व्यस्तै मानिसको खचा खचाउने तु इन्द्र चोकै रह्यो असन गल्ली विशाल बजार पनि भो न्युरोडको छेउमा नौला मानिस हिँड्दछन् दिनै थमेला आसपासमा हेर्न खातिर देश विदेशतिरका जम्मा भएका कति प्रदूषण र महँगीले थिचिसक्यो नेपाल बन्दै छ कि टेम्पो कार र बाइकैहरू कति थोत्रा बसै छन् कति माइक्रो बस पनि चल्छ छिनछिनमा भाडा लिने मन परी व्यवस्थित त छैन हौ सहरमा हौ राजधानी मछु ठिक ठिक चिज ठिक ठाउँमा नमिलाने खाली म दिगदार छु सुन्धारा र कलङ्की भो सैदगे त्यो टुँडी खेलै भयो रत्नै पार्क स्वयम्भूका समीपको एफएम प्रसार जो गुडबाजी पनि चल्छ बेसँगले प्रसारमा दैनिक पूर्ण गरी सधैँ चुरीफुरी नौरङ्गीका गायक बुद्धिजीवी विवेकशील बसने श्री भ्रष्टाचारी पनि बस्छन् है बलियो बनाई घर यहाँ देशकै मुटु हो भने के सन्देश दिउ आहाल रगतको गाउँ पनि शून्य भो होला हल्छ जता ततै अब यहाँ शान्ति उडी गई गयो त्यसैले अब शान्ति ल्याउनु पर्यो नेपालीको चाहना भन्दा गल्ती गरे भने सुजना हो पाउ छिटै है क्षमा धन्यवाद जयप्रसाद आचार्यको यो कवितापछि अब गीत सुनाउँछु मैले गीत सानो दिल नाम भएका व्यक्तिले कविले गीतकारले गाउनु भएको गीत छ दमकमा यसलाई प्रस्तुत गर्छु लालगढीबाट झाङ्गेर गयो आकाशै छुन्छ कि लालगढीबाट झाङ्गेर गयो आकाशै छुन्छ कि हितै कि माया बाटैमा भेट्यो केही पो हुन्छ कि हितै कि माया बाटैमा भेट्यो केही पो हुन्छ कि भुनभुन गर्ने भमरालाई फुलले बोलाउँछ भुनभुन गर्ने भमरालाई फुलले बोलाउँछ तिम्रो त्यो रूप देखेर सारा दुनियाँ टोलाउँछ तिम्रो त्यो रूप देखेर सारा दुनियाँ टोलाउँछ धपक्कै बन्ने त्यो मुहारभित्र पुडेको जुन छ कि धपक्कै बन्ने त्यो मुहारभित्र पुडेको जुन छ कि हितै कि माया बाटैमा भेट्यो केही पो हुन्छ कि हितैकी माया बाटैमा भेट्नु ढुकढुक गर्ने यो सानो दिल तिमीले चोरेको ढुकढुक गर्ने यो सानो दिल तिमीले चोरेको के राम्रो गरी सपक्क पारी कपाल कोरेको के राम्रो गरी सपक्क पारी कपाल कोरेको तिम्रै नाम जप्ने यो मनको बोली त्यो मनले सुन्छ कि तिम्रै नाम जप्ने यो मनको बोली त्यो मनले सुन्छ कि हितैकी माया बाटैमा भेट्यो केही पो हुन्छ कि हितैकी माया बाटैमा भेट्यो केही पुगन्छ कि लालगेरी बोटा झाँगेर गयो आकाशै चुन्छ कि हितैकी माया बाटैमा भेट्यो केही पुगन्छ हितै कि हितैकी माया बाटैमा भेट्यो केही पुगन्छ सानो दिलको यो गीत सुन्यौँ हामीले अब पालो कवि भवानीको मेरो कविताको शीर्षक छ काठमाडौँलाई जयजीलाई अलिक अगाडि नै सुनाउनु पर्थ्यो उहाँ पुगेर आइसक्नुभयो काठमाडौँ आखिर काठमाडौँ नै रहेछ काठमाडौँ आखिर काठमाडौँ नै रहेछ उसँग एकपल्ट भेट्ने रहर दोहोरो चिन्जान गर्ने इच्छा मसँग नभएको कहाँ हो र तर गुनासोको बिस्कुन लगाउन चार भन्ज्याङ काट्न सकिएन उसले पक्कै चिन्दैन होला उसले पक्कै चिन्दैन होला नचिन नचिने पनि त्यो काठमाडौँलाई सलाम छ हाउलुङ्गा यो खबर नबिर्सी सुनाइदिनु लखन र कामस्वरेहरूलाई इतिहासमा भेटिनुपर्छ भगत सर्वजित र विषय नगर्तीहरूले शिर उठाउन पाउनुपर्छ इतिहास जित्नेहरूकै लेखिए पनि जिताउनेहरू नबिर्सौ भनेको इतिहास जित्नेहरूकै लेखिए पनि जिताउनेहरू नबिर्सौ भनेको हुँ यता उभिएको फक्काङलुङसँगै उता दोधार र चाँदनी पनि त हाम्रो नै हो भन्न खोजेको हुँ तर चार घेरा भित्र हराएर आफूले थाहा पाएको धरारा मात्र अन्तिम उचाइ हो ठानेर उसले अन्यथा सोच्दै होला उसले अन्यथा सोच्दै होला जेसुकै सोचे पनि त्यो काठमाडौँलाई सलाम छ साँच्चै लुगा सम्झेर भए नि सुनाइदिनु होला साँच्चै लुगा सम्झेर भए नि सुनाइदिनु होला रोदी र बालनसँगै पालम र घाँटी सरी गाइनुपर्छ हुर्रा र देउडासँगै चण्डी र झिजिया नाचिनुपर्छ शक्तिकै पूजा गरिए पनि निमुखाहरू नमिचिउन् भनेको हुँ शक्तिकै पूजा गरिए पनि निमुखाहरू नमिचिउन् भनेको हुँ सगरमाथाको उचाइसँगै केचनाको गहिराईले पशुपतिको भजनसँगै सिलौटीको तारेले दाँचिन पाउन् भन्न खोजेको सगरमाथाको उचाइसँगै चेतनाको गहिराईले पशुपतिको भजनसँगै सिलौतीको एकतारेले ढाँचिन पाउन् भन्न खोजेको हुँ तर तर आधुनिकताको बोल उडेर माथि देखेको खुल्ला भाग मात्र पो आकाश हो ठानेर उसले गवार पाके मान्दो होला उसले गवार पाके मान्दो होला जस्तो सुक्कै माने पनि त्यो काठमाडौँलाई सलाम छ जस्तो सुक्कै माने पनि त्यो काठमाडौँलाई सलाम छ पक्कै लुगा यो खबर सुनाइदिनु होला जय सर जस्तो कोही जानुभयो भने नत्र चिक्कजी पक्कै यो खबर सुनाइदिनु होला कवि भवानीपछि अब कविता सुनाउने पालो रहेको छ तिलचन्द्र अधिकारीको मेरो आँगन मैले ओछ्यानबाटै मेरो आँगनमा एउटा न्यानो बेसी देखेँ मैले होख्यानबाटै मेरो आँगनमा एउटा न्यानो बेसी देखेँ जो योभन्दा अघि कहिले देखेको थिइनँ जहाँ जहाँ शेक्सपियर महाकाव्य महाकाव्य कोर्न शब्द हुँदैछन् अनि वर्षवत काव्य रोप्न अक्षर काट्दैछन् जस बङ्गाल शाह नाटकका पात्र खोज्दैछन् जस बङ्गाल शाह नाटकका पात्र खोज्दैछन् एन्टोन ट्रेगो नयाँ कथा कतुर्न कथा वस्तु कोट्याउँदैछन् तिनी त्यही जहाँ धुलोमा खेल्दै हुर्किएको थिएँ त्यही आँगन जसलाई म घृणा गर्थेँ तर मैले तर मैले त्यही मेरो घृणित आँगनमा सङ्घले आफ्नो कलम दौडाउँदै गरेको देखेँ देशकोटाले शब्दको प्रयोग खेलाउँदै गरेको अनि पारिजातले शिरिषको फुल फुलाएको देखेँ त्यसैले त्यसैले म पनि मेरो घृणित आँगनमा पसिना रोपेर शिरिषको फुल फुलाउने प्रण गर्छु त्यही मेरो आँगनको एक कुनामा अर्को इलियस प्रौढी रोप्न चाहन्छु अर्को कुनामा मुना मदन उमार्न चाहन्छु यही मेरो आँगनमा हेलमेट र होटेलोको खेती गर्न चाहन्छु यही मेरो आँगनमा हेलमेट र होटेलोको खेती गर्न चाहन्छु अब आजको एकल कविता वाचनबाट हामीले बिदा हुने बेला भएको छ हामीले पूर्वाञ्चलमा रहेका विभिन्न कार्यक्रमहरूका आवाजलाई ल्याउने क्रममा कहिलेकाहीँ रेकर्डर पर भएर अथवा कविताले वाचन गर्दा कवि पर बस्नुभएको बेला परेर अथवा विविध कारणवश कतिपय प्राविधिक अप्ठ्याराहरूका बावजुद पनि हामीले कवितालाई ल्याएका छौँ त्यसैले प्राविधिक कमजोरीलाई तपाईँले क्षमा गरेर सुन्नुभयो भन्ने मैले विश्वास लिएको छु आजको एकल कविता वाचन कस्तो लाग्यो हामीलाई प्रतिक्रिया दिन नबिर्सनुहोला Bulbul at UNN dot com dot एनपीमा इमेल गर्न सक्नुहुन्छ हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशिद्र गौतम र म प्रस्तुता अच्युत घिमिरे एकल कविता वाचनबाट विदा चाहन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन